अब स्थानीय समाचार विस्तारमा संसारका मजदुर हौ भन्ने नाराका साथ बुधबार एक सय चौबिसौँ विश्व मई दिवस मनाइएको छ चितवनमा दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहँदा कति मजदुरहरू सडकमा पसिना बगाइरहेका थिए बुधबार चितवनमा फरक फरक राजनैतिक दल निकट मजदुर सङ्गठनले कार्यक्रम गरेका थिए तर ती कार्यक्रमले बिहान बेलुका काम नगरी छाक टार्न नसक्ने वास्तविक मजदुरलाई भने छोइन दिवस भनेको त हुनेहरूको लागि हो हामी जस्तोलाई केही आउँथ्यो एकचालिस वर्ष रिक्सा चालक भीम तामाङले भन्नुभयो काम नगरेर खानै पाइँदैन अनि के नारा लगाउनु अन्य दिनको र्याली सभा भाषण र अहिलेको पनि उस्तै भएको उहाँको टिप्पणी थियो बिहानदेखि नै मजदुर दिवसको बारेमा चर्चा चले पनि दिवस ले आफूहरूलाई नसोएको तामाङको भनाइ थियो वास्तविक मजदुरहरूलाई मजदुरी गर्न फुर्सद नै छैन उहाँले भन्नुभयो यसरी भाषण गर्न पनि जानिँदैनन् भाषण गर्नेले मजदुरको कुरा मात्र गर्छन् काम गर्दैनन् आफूले हरेक वर्ष यो दिवस भाषण सुनेको उहाँको भनाइ थियो नेताहरूले प्रत्येक पटक अधिकारका कुरा गरे पनि अधिकार के हो आफूहरूले महसुस गर्न नपाएको तितो यथार्थ उहाँले सुनाउनु भयो चितवनको पहाडी गाविस कोराकका महिलाहरूले मासिक पचास रुपियाँ जम्मा गरेर प्रगतिशील महिला बचत समूह सञ्चालन गरेका छन् प्राय सहरी क्षेत्रमा पाइने बचत समूह अहिले पहाडी क्षेत्रमा पनि खोली महिलाहरू सक्रिय भएको पाइएको छ विगत एक वर्षदेखि बचत सुरु गरिएको उनीहरूको समूहमा अहिलेसम्म चालिस हजार रुपियाँको हाराहारीमा पुँजी जम्मा भएको छ यो रकम समूहका सदस्यहरूबीच ऋण स्वरूप लगानी पनि हुने गर्दछ हामीले समूहका सदस्यहरूलाई तिन चार हजार रुपियाँसम्म ऋण दिन मिल्ने व्यवस्था मिलाएका छौँ समूहकी सचिव सावित्री चेपाङले भन्नुभयो यो समूहले साह्रो गाह्रो पर्दा गाउँघरमा समस्या टारेको छ मुख्यतया चेपाङ समुदायका महिलाहरूले यो समूह सञ्चालन गरेका हुन् विपन्न समुदायमा पर्ने चेपाङ महिलाहरूले ज्याला मजदुरी गरेर ल्याएको रकम यो समूहमा बचत गर्ने गर्दछन् जिल्लाको ग्रामीण क्षेत्रमा मात्र होइन सहरी क्षेत्रमा पनि पछिल्लो समय यसरी नै समूह बनाउने अनि त्यही समूह मार्फत बचत तथा ऋण लगानी गर्ने काम सुरुवात भएको छ उद्योग वाणिज्य सङ्घ चितवनमा आबद्ध एक्काइसवटा वस्तुगत सङ्घले शनिबार पसल बन्द गर्ने निर्णय कार्यान्वयन गराउन माग गरेका छन् ती वस्तुगत सङ्घले संयुक्त रूपमा हस्ताक्षर गरी संस्थागत निर्णय कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गरिदिन भन्दै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्षलाई मागपत्र बुझाएका हुन् मागपत्रमा हस्ताक्षर गर्नेमा फेन्सी कपडा र कपडा सिलाइ व्यवसायी सङ्घ बाहेकका सङ्घका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् शनिबार र सोमबार दुवै दिन आंशिक रूपमा खोल्ने र बन्द हुने स्थितिले व्यावसायिक एकतामा आँस आउनुका साथै अन्यलता बढाएको जनाउँदै शनिबार बन्द गर्ने निर्णय कार्यान्वयन गर्न माग गरिएको हो उद्योग वाणिज्य सङ्घ चितवनको छयालिसौँ साधारण सभाले शनिबार पसल बन्द गर्ने निर्णय गरेको थियो एक्काइसवटा वस्तुगत सङ्घले उद्योग वाणिज्य सङ्घकै केही पदाधिकारी तथा कार्य समितिका सदस्यहरू संस्थागत निर्णय उल्लङ्घनमा लागेको देखिएको जनाएका छन् यसप्रति गम्भीर भएर कदम चाल्न उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्षलाई उनीहरूको माग छ गैर सरकारी संस्था सङ्कल्प पोखराले एसएमएसबाट रक्तदाता र रगतको आवश्यक पर्ने व्यक्तिबीच मध्यस्थताको काम गर्न सुरु गरेको छ सो संस्थाले मोबाइलको एसएमएस मार्फत रक्तदाताको पहिचान र रगत आवश्यक पर्ने व्यक्तिको खोजी गर्ने अभियान सञ्चालन गरेको जनाएको छ सो संस्थाले बुधबार रत्नगरमा पत्रकार सम्मेलन गरी अभियानका बारेमा जानकारी गराएको हो रगत दिन चाहने र रगतको अभाव भएका व्यक्तिले तिन हजार एकमा तिन शून्य शून्य एकमा एसएमएस गरी रगतको माग गर्न सक्ने सङ्कल्प नेपालका संस्थापक अध्यक्ष सूरज कुमार अर्याले जानकारी दिनुभयो नेपालका जुनसुकै ठाउँबाट एसएमएस गरे पनि सङ्कल्प नेपालको वेबसाइटमा रेकर्ड हुने र त्यसका आधारमा संस्थाले रगत दिने र आवश्यक पर्ने व्यक्तिको भेट गराई रगतको उपलब्धता सहज बनाउने उहाँले जानकारी दिनुभयो यो वर्ष चितवनकी पत्रकार शान्ता अधिकारीलाई उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ सो पुरस्कारको राशि दस हजारको छ गोर्खापत्र दैनिकका चितवन सम्वाददाता पत्रकार अधिकारले मफसलमा रहेर महिला हक हित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको भूमिकालाई दृष्टिगत गरेर उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ दुई हजार पैँसठी पु सत्ताइस गते जनकपुरमा हत्या गरेकी पत्रकार सिंहको स्मृतिमा स्थापना गरेको यो पुरस्कार गत वर्षदेखि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मई तिन तारिकमा प्रदान गर्दै आइएको छ सुनको मूल्यमा गिरावट आउँदा सुन लुकाएको आरोप खेप्दै आएका देशभरका सुन चाँदी व्यवसायहरू बुधबार नानगढमा भेला भएका छन् उनीहरूले कालो बजारीबाट आएको सुन नकिने निर्णय गरेका छन् आफूमाथि लागेका आरोपलाई चिर्दै भावी योजना तयार गर्न सुनचाँदी व्यवसाय सङ्घका जिल्ला अध्यक्षहरू नारायणगढमा भेला भएका हुन् उनीहरूले आजदेखि कालोबजारीबाट आएको सुन नकिन्ने निर्णय समेत गरेको सहभागी एक व्यवसायले जनाएका छन् उनीहरूले सुनको आपूर्ति सहज गर्न सरकारसँग माग समेत गरेका छन् पछिल्लो समय व्यवसायहरूले सुनमा कालोबजारी गर्ने र कालोबजारबाट सुन किन्ने गरेको समाचार सार्वजनिक भएको थियो रामपुर क्याम्पसका विद्यार्थीहरूलाई एमनेस्ट इन्टरनेसनल रामपुर युथ नेटवर्कले आप्रवासी श्रमिकहरूको अधिकारका विषयमा बुधबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा एकको अवसर पारी रामपुर क्याम्पसका विद्यार्थी एवं आइएका सदस्यहरूलाई एआईका सदस्यहरूलाई वैदेशिक रोजगारमा देखिएको समस्या र चुनौतीका बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो एमनेस्टी इन्टरनेसनल नारायणी सम तेत्तिसका संयोजक एवं एमनेस्टी इन्टरनेसनल नेपालका प्रेस वर्किङ ग्रुपका सदस्य अर्जुन अधिकारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो रामपुर युथ नेटवर्ककी संयोजक भावना घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो नेपाल परिवार नियोजन सङ्घ चितवनको तेत्तिसौँ वार्षिक साधारण सभा बुधबार भरतपुरमा सम्पन्न भएको छ वार्षिक साधारण सभामा बोल्दै परिवार नियोजन सङ्घ केन्द्रीय समितिका महासचिव मनोज प्रसाद उब्रेतीले अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घमा नेपालको प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो प्राविधिक कारणवश दुई हजार एघारमा सङ्घ प्रमाणीकरणको कामलाई यो वर्ष पुनः प्रमाणीकरण गर्न खोजेको जानकारी दिनुभयो कार्यक्रममा सचिव रामहरि नेपानेले प्रगति प्रतिवेदन कोषाध्यक्ष छाया पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो राष्ट्रिय स्काउट ज्याम्बोरी स्थल टिकलेचरको बुधबार सरसफाई गरिएको छ स्काउटका पदाधिकारी स्काउट शिक्षक एवं अठाइसवटा विद्यालयका विद्यार्थीको सहभागितामा चौरको सरसफाई गरिएको हो बिहान आठ बजेदेखि दस बजेसम्म गरेको सरसफाई कार्यक्रममा विद्यार्थी अन्य व्यक्तिसहित करिब पाँच सयजना सहभागी थिए वातावरणको सरसफाई र संरक्षणको सन्देश दिनका लागि स्काउट विद्यार्थीहरूलाई सहभागी गराई सरसफाई गरिएको हो चैत्र अठाइस गतिदेखि वैशाख दुई गतिसम्म सञ्चालन भएको स्काउट ज्याम्बोरीपछि टिकौली सर फोहोर भएको थियो नेपाली कङ्ग्रेस निकट नेपाल भूपो सैनिक सङ्घ मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा हुने मध्यमाञ्चल स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको छ प्रशिक्षण आयोजक समितिले बुधबार नानगढमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको थियो वैशाख एक्काइस गते नानगढको नारायणी कला मन्दिरमा हुने प्रशिक्षणमा नेपाली कङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ प्रशिक्षण कार्यक्रममा जनकपुर नारायणी र छिमेकी जिल्ला नवलप्रासी र गोर्खाका करिब दस हजार भोपो सैनिकहरूको उपस्थिति रहने अनुमान गरिएको भोपो सैनिक सङ्घका केन्द्रीय सदस्य सन्तलाल गुरुङले जानकारी दिनुभयो प्रशिक्षण कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय प्रशिक्षकद्वय मधु आचार्य र महेश दाहालले वर्तमान समसामयिक राजनैतिक विषयमा प्रशिक्षण दिनुहुनेछ प्रशिक्षणमा भोपो सैनिकहरूको क्षमताको मूल्याङ्कन गरी राजनीतिमा समानुपातिक सहभागिताको विषयमा पनि छलफल हुने बताइएको छ दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कङ्ग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन प्रशिक्षण सफल हुने आयोजकले जनाएको छ अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न रहेको छ एमाले अध्यक्ष जलनाथ खनालले पार्टी छोडेको दिन किन ढाड भाँचेको भनेर चारपटक